कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा सशक्त योगदान पुर्याउने आदरणीय श्रष्टा सर्जकमा सादर समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा यहाँलाई हार्दिक स्वागत छ प्रकाश सामीको प्राविधिक मित्र शशीन्द्र गौतम र नेपथ्यका सहयोगी सुपल काफ्लेका साथमा आजको कार्यक्रम विशेष रूपमा समर्पित छ नेपाली सुर जगतमा स्वर गाथामा महिला सर्जकहरूको भूमिकाका बारेमा देशमा अहिले जल्दो बल्दो एउटा नारा उर्लिरहेको छ आमाको नाममा नागरिकता आमाको पहिचानको स्वीकार नेपाली गीत संगीतमा आमाका कैयन गीतहरू छन् स्वर सम्राट नारायण गोपालदेखि लिएर तारादेवीको आमा भएर हेर सन्तानका पीरहरूदेखि देव श्रेष्ठको आमा तिनीहरूले जेसुकै भनुन् म बौला होइन तर यो सारा भूलोकमा यो स्वर्गमा यो जगतमा जब अन्याय र अत्याचारको मात्रा बढ्छ महिला वा वामा शक्ति मैदानमा उत्रिएपछि त्यसले एउटा साकार रूप लिएको छ नेपालकै विभिन्न आन्दोलनमा विभिन्न लड़ाईमा नालापानीदेखि लिएर छयालिस सालसम्मको चुरापोती आन्दोलनसम्म वामा शक्तिको अहम भूमिका रहेको छ आजको कालजयी गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा वामा शक्तिका गीतहरूको चर्चा रहनेछन् वामा भन्नाले मानव जीवनको आधा विशेष शक्तिलाई मानिन्छ यद्यपि हाम्रो समाजमा पतिले पत्नीलाई चिनाउँदा मेरो अर्धाङ्गिनी अर्थात आधा मात्र अंग भनेर चिनाउने चलन छ तर वास्तवमै अब त मानव जीवनमा पति पत्नीको सम्बन्ध पूर्ण अंगको भइसकेको छ र आफ्नो पत्नीलाई पूर्णाङ्गिनी भन्दा पनि केही फरक पर्दैन अंग्रेजीको हुबौ अनुवाद गर्दा मात्रै यो अर्धाङ्गिनी हुन गएको हो महिलाले संगीत गरेको गीतबाट हामी शुरू गर्छौं आजको कार्यक्रम शान्ति ठटालको संगीत शशि ठटालको शब्द र दुई महिलाको युगल स्वर दावा ग्याल्मो र डिजी बराइलीको स्वरमा यो गीतबाट मायालुले कसो बाडुली लाग्यो नि लाग्यो मायाको बन्धनले जीवन उज्यालो दावा ग्याल्मो र डेजी बराइलीको स्वर नेपाली चलचित्रका प्रथम महिला संगीतकार शान्ति ठटालको संगीत र शशि ठटालको शब्दमा यो गीत ऊर्जा उजेस्ता र माधुरी शर्माको निकटमा हुन लागेको अस्ट्रेलिया भ्रमणको शुभकामनासँगै प्रस्तुत गरिएको छ उहाँका शुभेच्छुकहरूका तर्फबाट आजको कार्यक्रममा हामीलाई श्रेष्ठ साहित्यकार अतृप्त पाण्डेले महिला सम्बन्धी गीतहरूका बारेमा सानो सन्देश पठाउनु भएको छ आजको सन्दर्भको महत्व आफैमा उच्च र स्तुत्य छ जब जब यो भूलोकमा अन्याय अत्याचार भयो तब तब महिलाकै अगुवाईमा त्यस अन्याय अत्याचारबाट उन्मुक्ति हुन पुगेको छ या देवी सर्वैभूतेशु उहाँले पंक्तिसँगै लेख्नुभएको छ म पनि मेरी आमा लगायत सम्पूर्ण आमाहरूलाई आदर्श शक्ति नमन गर्दै आजको अजर अमर गीतमा बज्ने महिला संस्कृति कर्मीहरूको सन्दर्भमा शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईं लगायत नेपथ्यका सम्पूर्ण कर्मीहरूमा साधुवाद भन्न चाहन्छु भनेर अतृप्त पाण्डेजीले लेख्नु भएको छ आजको यस कार्यक्रम बारेमा कार्यक्रम शुरू हुनु अघि नै धेरै मित्रहरूले प्रतीक्षारत हुनुहुन्थ्यो र उहाँले भएको सानो सानो शुभेच्छालाई यहाँ राख्न चाहन्छु मनोज कुलुङ टीका छेत्री प्रतीक्षारत भएको जानकारी गराउनुहुन्छ भने त्यसै गरिकन अन्य दुई मित्र राजेश्वर उदय र विपिन यादवका लामा प्रतिक्रियाहरू छन् त्यसलाई पछि वाचन गरिनेछौं रेडियो नेपालका प्रथम संगीतकार महिला संगीतकार कोलीदेवी माथेमा होस् वा रेकर्डिङ इतिहासको पहिलो गायिका रानु देवी होस् वा त्यसभन्दा अगाडि निज क्षेत्रबाट पहिलो गीत रेकर्ड गर्ने मेलवा देवी नै किन नहोस् सबैले महिलाको हक अधिकारका गीतहरू गाएका छन् तर आज हामीले महिला जुगलबन्दी गीतहरूलाई समावेश गरेका छौं कार्यक्रममा मलाई लाग्छ यो कार्यक्रम यहाँलाई रोचक नै हुनेछ अब लागौं हामी स्वर सम्राज्ञी अरूणा लामा र गायिका मीरा राणाको युगल स्वरमा यस गीतलाई महिलाको प्रेमलाई पुरूषले धुलो नसम्झिन आग्रह गरेको छ तर गीत रच्नु भएको छ एक पुरूष संगीतकार गीतकार गोपाल योजनले यो मायालाई भारत हान यो मायालाई भारत हान पैतालाको धुलोमा गोपाल युजनका गीतहरूमा नारी शक्तिका कुराहरूदेखि लिएर आमाका वन्दनाहरू पनि छन् तर अरूणा लामा र मिरानाले गाउनुभएको यो गीतमा महिलाको सशक्तिकरण प्रेमको सुदृढीकरण र आफ्नो चिन्तस्त जीवनको एक आकारमय स्वरूप प्रस्तुत गरिएको छ यद्यपि हाम्रो जीवनमा धेरै पुरूषले आफ्नो सफलताका पछाडि महिलाको भूमिका छ भन्ने गरेको पाइन्छ प्रायले अंग्रेजीको एउटा कहावतलाई दुरूपयोग पनि गरेको पाइन्छ र दोहोऱ्याएको पनि पाइन्छ बिहाइन्ड दि एभ्री ग्रेट पर्सन देयर इज वुमेन भन्ने पंक्तिलाई तर संसारका कुनै पनि चर्चित व्यक्तिहरूको इतिहासलाई हेर्नुभयो भने महिलाले त्यो सम्मान दिएको इतिहास पाउँछौं भारतीय फिल्म जगतका प्रथम सुपरस्टार मानिएका राजेश खन्ना जसलाई सुपरस्टार भन्ने शब्द क्वाइन गरेका थिए एक महिला पत्रकारले जसको नाम थियो देवयानी चौबाल र भारतका प्रथम हिट नायक देवानन्दलाई त्यो च्यामिङ हिरोको पदवी दिएका थिए अर्की नायिका सुरैयाले त्यसै गरिकन हलिउडका चर्चित अभिनेता रोनाल्ड रेगनलाई पहिलो पटक पर्दामा मौका दिएका थिए अभिनेत्री न्यान्सी ओपनले यी धेरै प्रसंगहरूसँग जोडिन्छ पुरूष र महिलाको एउटा समावेशी जीवन तर महिलाले आफै आफ्नो लागि बनाएको एउटा आज आकाशे सन्दर्भ हामी जोड्दैछौं सिंगै आकाशको कुरा गर्दैछौ महिलाको स्वरमा रेडियो नेपालकी प्रथम महिला संगीतकार कोइली देवी माथिमा जसलाई रेडी नेपाल आउनुभन्दा अगाडि पान्तरी नामबाट चिनिन्थ्यो र उहाँलाई सिंह महलमा सिंह शमशेरले नै कोइली जस्तो आवाज भएका कारणले कोली देवी नाम राखिदिएका थिए र तीनै कोली देवीको शब्द र संगीतमा रहेको यो गीतलाई दुई अर्की कोइलिस्ती गायिका तारादेवी र दार्जीलिङबाट आएकी गायिका दिलमाया खातीले भरपूर युगर सोलमा सहायता दिएका छन् यो गीतमा दिलमाया खाती र तारादेवीको स्वर दुर्लभ सन्दर्भ थियो भारतको बाइसौं राज्य सिक्किम सिक्किमबाट धेरै महिला कलाकारले रेडियो नेपालमा प्रवेश गरे भने दार्जीलिङबाट अझै धेरै उर्वरा रूपमा महिला गायिकाहरूको उपस्थिति पाइन्छ विशेष गरेर दिलमाया खाती अरूणा लामा तर आसामबाट महिला स्वरको प्रतिनिधित्व धेरै पछि मात्र भएको देखिन्छ आजभोलिका चर्चित गायिका मिलन अमात्यसम्म आइपुग्दाखेरि तर अम्बर गुरूङको संगीतलाई न्याय गरेर गाउने पहिलो गायिका आसामबाट आएकी थिइन् जसलाई भारतकै प्रसिद्ध असमिया संगीतकार भूपेन हजारिकाले पनि मेरो प्रिय गायिका भनेर सम्मान दिएका थिए आज उनको स्वरलाई पनि हामी प्रस्तुत गर्नेछौ तर त्यसभन्दा अगाडि केही प्रतिक्रियाहरू छन् विष्णुबहादुर थापा लेख्नुहुन्छ स्वर्णिम गीतमाला शुरू भयो आमा सन्दर्भ सहित कृष्ण ढुङ्गाना लेख्नुहुन्छ आमा शक्तिको महिमा त जति गरे पनि सकिँदैन आमाहरूको गीत संगीत सुन्नुको मजा नै अर्कै हरेक एपिसोड सुन्दा नयाँ नयाँ ज्ञान दिनुभएकोमा प्रकाश दाईलाई धन्यवाद यो प्रोग्राम पनि सधैँ अझ अमर रहोस् भन्नुभएको छ उहाँले त्यसै गरिकन हिजोको कार्यक्रमका बारेमा राजेश्वर उदयजीले लेख्नु भएको छ हिजो उज्यालो नाइन्टी नेटवर्कमा अजर अमर गीतहरूको कार्यक्रममा दाजु र भाइको बारेमा सुनेको नसुनिएको कथा र यथार्थ प्रस्तुति भयो कार्यक्रमको करिब करिब अन्त्यतिर मेरो गीत मेरै प्रतिविम्ब होइन जो तुटी जाने छैन जो फुटी जाने होइन आकाश जस्तो अमर गीत मेरो तिमीले नसुन्दैमा गीत मर्ने होइन कर्मयुञ्जनको सदाबहार संगीत गोपालञ्जनको सुन्दर कालजय रचना र स्वर सम्राट नारायण गोपालको जादुमय माधुर्यताले भरिएको स्वरको अति नै कर्णप्रिय कालजय गीत प्रत्यक्ष प्रसारणको बेला सुनेपछि डाउनलोड गरेर हिजोदेखि आजसम्म धेरै पटक सुने जतिपटक सुने पनि त्यति नै शब्द संगीत र गायनले मन छोयो र जति सुने पनि प्यास नमेटिने त्यसैले होला यो कार्यक्रममा बजाइएको होला गजबको अजर अमर रचना संगीत अनि माधुरी स्वर धन्यवाद प्रकाश सामी दाजु सुफल काफले र सशिन्द्र गौतमजीलाई सदाबहार गीत छनौट र मजाको आनन्द लिने अवसरका लागि आज फरक विधाको प्रस्तुति हुनेछ सुन्नुहोला तानसेन पाल्पामा पनि भनेर उहाँले लेख्नु भएको छ नेपाली साहित्यिक कृतिमा पनि वामा शक्तिका बारेमा धेरै प्रसंगहरू छन् कविताको संग्रहमा गोपाल प्रसाद रिमाल जसलाई गद्य कविताका सूत्रधार मानिन्छ उनको चर्चित कृति कविता संग्रह नै आमाको सपना थियो त्यसै गरिकन भारतका चर्चित नाटककार विजय तेन्दुलकर जसले स्त्रैण्यवादी चिन्तनमा धेरै नाटक लेखे र उनलाई पनि वामा शक्तिका प्रवक्ता मानिन्छन् र महिलाका एक शैलीका जीवन जस्तो श्रृंगार परिधान प्रसाधनका एक पत्रिकाहरू हुन्छन् भने विचार प्रधान पत्रिकाको स्तर आफ्नै तरिकाबाट शुरू भएको छ फ्रान्सबाट सिमोन द बुवाले महिलामाथि जुन आवाज उठाए फ्रान्सले हामीलाई धेरै चीज दिएको छ चलचित्र कलामा दादाइजम अभागार विभिन्न कला नयाँ कला नयाँ साहित्य नयाँ दर्शनको जन्म दिएको छ तर दुर्भाग्यले गर्दा यसपालि फ्रान्सलाई सारा संसारले भोग्न नसक्ने दुःख दिएको छ र त्यस दुःखका लागि धर्मका नाममा अधर्म गर्नेहरूले फ्रान्सलाई जसरी रुवाएको छ यो एउटा इतिहासको अत्यन्त रुग्न दिन हुन गएको छ आज हामी चर्चा गर्दैछौ आमा शक्तिका बारेमा नेपाली गीत संगीत आकाशमा राष्ट्रिय गीत पर्यावरणका गीत विचारका गीत यी सबै श्रृंखलामा पुरूष जतिकै महिलाको पनि सहभागिता रेडियो नेपालको स्थापना कालदेखि र रेकर्डिङको इतिहासको शुरूआतदेखि नै रहिआएको छ यही प्रसंग फेरि अर्को एउटा गीत छ गोपालिन्दनको शब्द र संगीतमा फेरि दावा बरायली बराइलीको स्वर यो गीतलाई फेरि एकपटक पनि रिमिक्स गरेर गाइएको छ तर आज मौलिक स्वरमा यहाँ प्रस्तुत छ मलाई 加呦。 वनकिचरीसँग आग्रह गर्दछन् नाचगानका लागि दावा ग्याल्मो र डेजी दावा ग्याल्मो लामो समय गायनबाट हराउनुभयो र उहाँ बीबीसी हङकङ रेडियोसँग आबद्ध भएपछि केही समय उहाँले गायनबाट परित्याग हुनुभयो र पछि पुनः उहाँले वैवाहिक जीवनको लामो समयपछि पुनः गायन शुरू गर्नुभएको छ प्राय गायिकाहरूको समस्या विवाहपछि देखिने गरेको पाइन्छ तर कोही कोही गायिकाहरू विवाहपछि निकै चर्चित पनि भएका छनृ गजलकी मल्लिका भनेर चिनिने पाकिस्तानकी गायिका फरिदा खानम जसको गायन विवाहपछि निकै उच्चतामा पुग्यो र उनले गीत गाउँदा जहिले पनि सामान्य खोकी लाग्ने हुन्थ्यो र भारत र पाकिस्तानको लड़ाई चलिरहेको बेला उनी भारतमा कार्यक्रम गर्न आएकी थिइन् कलकत्तामा र त्यति बेलाका परराष्ट्र मन्त्रीले उनलाई चिया अफर गरे कारण चिया खाएपछि उनको खोकी जाति हुन्थ्यो यसलाई भारतका प्रमुख पत्रिकाहरूले समाचारको शीर्षक बनाएर बाहिरै छापेको थियो परराष्ट्र मन्त्रीले गजल गायिकालाई चिया अफर गर्नुभयो भनेर त्यो एउटा गायिकाको ठूलो सम्मान थियो भारतको आन्दोलनका एक नेता मोहनदास कर्मचन्द गान्धी जसलाई हामी महात्मा गान्धी भनेर चिन्छौं महात्मा गान्धीको समूहमा सधैँ गीत गाएर हिँड्ने गायिका थिइन् एमएस सुब्बुलक्ष्मी एमएस सुब्बुलक्ष्मीलाई भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले पुरस्कार दिने बेला माफी मागे नेहरूले भने म त सामान्य एउटा प्रधानमन्त्री हुँ तपाई त ठूलो गायिका हुनुहुन्छ मैले कसरी तपाईँलाई सम्मान गर्ने म त्यसको लागि लायक नै छैन भन्नुभयो आई एम मेयर प्राइम मिनिस्टर भनेर पण्डित नेहरूले भनेको त्यो भनाइ नै एमएस सुबुजलक्ष्मीको लागि महावाणी भयो भने संगीतको लागि एउटा ठूलो ताज भयो यस्ता धेरै घटनासँग गायिकाहरूको जीवन जोडिएको छ तर दुःख पनि एकातिर छन् जसरी हाम्रो प्रथम गायिका मेलवा देवीले आफ्नो जीवनको अन्तिम वर्ष एक्लै बिताउनुभयो र भात पकाउने स्टोप पड्केर उहाँको देहान्त हुँदा उहाँ एक्लै हुनुहुन्थ्यो हरियो भनेको तै पनि रातो ल्याइदिएछन् फरिया गाउने हिरादेवी वाइवाको जीवन पनि एकान्तमै बित्यो यी धेरै दुःखका बीच पनि हाम्रा कलाकारहरूले गायिकाहरूले आफ्नो जीवनलाई अलग्गै पहिचानमा प्रस्तुत गरेका छन् अब एउटा गीतसँग इतिहासलाई जोड्न चाहन्छु स्वर सम्राट नारायण गोपाललाई गोपाल शब्द र संगीतमा रहेको ए मलाई माया गर्छु भन्ने हजुर भन्ने गीतका कारण हामी धेरै पटक सम्झना गर्छौं त्यो गीत नारायण गोपालको बाहेक कसैको आवाजमा सुहाउँछ जस्तै हामीलाई लाग्दैन तर नारायण गोपाल स्वयंले यो गीत पहिलो पटक अर्कैको आवाजमा सुन्नुभएको थियो गायिका इन्दिरा मास्केको आवाजमा इन्दिरा मास्केको आवाजमा सुनेको त्यो गीत मन परेपछि नै उहाँले इन्जनसँग आग्रह गरे यो गीत म पनि गाउन चाहन्छु त्यसपछि नारायण गोपालले यो गीत गाए र आजसम्म पनि यो गीत गाइरहेका छन् रामकृष्ण ढकाल शैलेश सिंह र प्रतिमा राज भण्डारी नयाँ पुस्तकका कलाकारले पनि यो गीतलाई निकै प्रेमले स्नेहले गाउँछन् पोखराकी गायिका रश्मिया माते पनि यो गीतलाई अत्यन्त आदर गर्छिन् प्रस्तुत छ नारायण गोपालले एकदम मन पराएको मौलिक स्वरको यो गीत इन्दिरा मास्केको आवाजमा इन्दिरा मास्केको ए मलाई माया गर्छु भन्ने हजुर गीत सुन्दै गर्दा प्राविधिक मित्र सशिन्द्र गौतमलाई मंगिर उन्नाइस गते नारायण गोपालको निवासमा गायक शैलेश सिंहले गाएको ए मलाई माया गर्छु याद आएछ मलाई एउटा कुरा याद आयो गोपाल इन्जनका प्रिय गीतकार नगेन्द्र थापाकी पत्नीलाई मैले एक दिन सोधे यहाँको गुरू गोपाल इन्जनको सबैभन्दा मनपर्ने गीत यहाँलाई कुन हो मलाई त मेरो पतिको भन्दा पनि गोपालजनको गीत मनपर्छ र त्यसमा पनि मलाई ए मलाई माया गर्छु भन्ने नारायण गोपालले गाएको होइन मलाई इन्दिरा मास्कीले गाएको मनपर्छ भन्नुहुन्थ्यो उहाँले यो गीत आज पहिलो पटक हामी अझ अमर गीतमा बजाउँदै थियौं र हामीलाई प्रतिक्रिया पनि धेरै प्राप्त भएका छन् सबभन्दा पहिलो प्रतिक्रिया रतन चन्द्रले लेख्नु भएको छ दाई ए मलाई माया गर्छु भन्ने महिलाको स्वरमा बढ़ी दमदार लाग्यो मलाई त अनुभूति नै बेग्लै सुन्दा रतन चन्दजीको प्रतिक्रिया पनि हाम्रो जस्तै हुनुपर्छ र यस्तै नै छ उमेश सिगदेलजी लेख्नुहुन्छ नेपाली संगीतमा महिला युगल गीतमा डेजी बराई र दावा ग्यालमो एकदमै सफल वा क्या बजाउनु भयो भनेर उहाँ लेख्नुहुन्छ आजको कार्यक्रममा बजेका प्राय गीतहरूमा सुफल काफ्लेको पनि केही सहयोग नरहे पनि स्नेह रहेकोतिर उहाँका केही गीतहरू पनि चयनमा परेका छन् हामीलाई रविन्द्र मिश्रले पनि एउटा प्रतिक्रिया दिनुभएको छ धेरै पहिले बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रको प्रतिक्रिया थियो यो अर्कै रविन्द्र मिश्र हुँदो रहेछ रविन्द्र मिश्र लेख्नुहुन्छ धेरै पछि अजर अमर कार्यक्रम प्रत्यक्ष सुन्न पाइयो अत्यन्त हर्कित मुद्रामा काठमाण्डु बाहिर रहँदा यो अवसर प्रत्यक्ष जुड़ेको थिएन पोखरामा अजम्बरी गीत संगीतपछि आज अजर अमरका प्रकाश दाजुको प्रत्यक्ष सामिप्यमा कार्यक्रम सुन्दै विगतका कार्यक्रम डाउनलोड गरेर सुन्ने अवस्था थियो आज भने प्रत्यक्ष सुनेर रमाउँदैछु भनेर उहाँले लेख्नु भएको छ कुमारजङ कार्की लेख्नुहुन्छ धैर्यताको बाँध टुट्नु अगाडि नै कार्यक्रम शुरू भयो हे भगवान आज फेरि नयाँ विशेष शीर्षकमा अजर अमर गीत सुनेर मेरो पत्नी प्रतिभा र म दुवै मन आह्लादित भइरहेको छ म भावक अभियानमा पनि सक्रिय हुँदा ताकाको एफएमको कार्यक्रम अजम्बरी गीतको तरो ताजा झजलको आइरहेको छ प्रकाश दाई कार्यक्रमको दीर्घ जीवनको कामना गर्दछु यो कार्यक्रम अवश्य मेरो नेपाली गीत संगीत क्षेत्रमा कोशी ढुङ्गा साबित हुनेछ नै सम्पूर्ण टीमलाई बधाई छ कलोराडो युएसएबाट टिका छेत्री त्यसै कृष्ण ढुङ्गानाका प्रतिक्रियाहरू पछि रहनेछन् अब हामी लागौं भारतका प्रसिद्ध संगीतकार भूपेन हजारिकाको बारेमा कुरा गर्दै भूपेन हजारिकाले हिन्दी फिल्ममा विशेष गरेर रुदालीमा दिल हुमुम करे जस्तो लोकप्रिय गीत संगीत गर्नुभयो भूपेन हजारिकाको धेरै गीतमा आशा भोसले लता मंगेशकरले गाउनुभयो तर भूपेन हजारिका स्वयं चाहिँ एक नेपाली गायिका अन्जु देवीको फ्यान हुनुहुन्थ्यो र उनी अन्जु देवीले गाएको आफ्नो गीतलाई कालजयी गीत मान्थे आज हामी अन्जु देवीको गीत प्रस्तुत गर्दैछौ अम्बर गुरूङको संगीत र हरिवत कटवालको शब्दमा कृष्णराज सेनाई लेख्नुहुन्छ निकै रोजक लागिरहेको छ अर्ण लामा र तारा देवीको युगल स्वर छ कि छैन होला सर भनेर त्यो गीत बजिसकेको हुनुपर्छ त्यसै गरिकन ए मलाई माया गर्छु भन्नेहरू इन्दिरा मास्कीको स्वरमा त्यस्तै तिम्रो मुटु मेरो पनि दिलमाया खाती दिलले गाउनु भएपछि नारायण गोपालले केही कालजय गीतहरू गाउनु भएको छ किन होला यस्तो दाजु मलाई सोध्नु भएको छ राजेश्वर उदयजीले र हामीलाई हाम्रो ट्विटरमा लेख्नु भएको छ भर्खरै उहाँको उहाँले मेन्सन गर्नुभएको छ त्यो दिन ढलेर भो क्या गजबको गीत बज्यो तर उहाँको नाम चाहिँ स्यालबुडो रहेछ यसमा र उहाँले प्रतिक्रिया व्यक्त गर्नुभएको छ त्यसै गरिकन हाम्रा उमेश सिग्देल प्रवेशजीले पनि आजको यो कार्यक्रमका बारेमा आफ्ना विचार राख्नुभएको छ भने लक्ष्मण कार्कीजी लेख्नुहुन्छ वाह यस्तै भाका समेटिन्छन् र त अझ अमर गीतहरू भनेर लेख्नु भएको छ दिलीपजी लेख्नुहुन्छ दाजु बटौलीको मुटु कामनी अहिलेको चिसोमा पनि अझ अमर गीतहरू त्यही माथि हजुरको आवाज सुन्दै गर्दा न्यानो अनुभूति भइरहेछ भनेर लेख्नुहुन्छ स्यालबुडो लेख्नुहुन्छ पोखरामा बसेर कार्यक्रम सुन्दैछु क्या दामी दामी गीत बज्दैछ भने उज्यालोमा मनै हरर हुने त्यसै गरिकन मुक्ति भण्डारी लेख्नुहुन्छ अब नेपालका थोरै मात्र रेडियो कार्यक्रमहरू लोकप्रिय छन् जसमध्ये अझ राम्रो गीतहरू एक हो भनेर उहाँले लेख्नु भएको छ दिनेशजी लेख्नुहुन्छ अरू दिनको जस्तो यो कार्यक्रमको बारेमा टुडेज एपिसोड विल अल्सो ग्रेट भनेर लेख्नु भएको छ यहाँहरू सबैको शुभेच्छा स्नेहको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौं आज हामीले धेरै महिला कलाकारको गीतलाई प्रस्तुत गर्यौं यस गीतलाई संगीतबद्ध गर्ने रचना गर्ने सर्जकहरूमा पनि उज्यालो नाइन्टी नेटवर्कका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दै यी गर्वशाली महिला स्वरहरूप्रति हामी सलाम चढ़ाउँछौं र नेपाली सुगम संगीतमा कहिल्यै पनि महिला कलाकारको स्वरको अपमान भएको छैन वा दुरूपयोग भएको छैन भन्ने हाम्रो ठहर छ किनकि यी सबै गायिकाहरूले आफ्नो पहिचान आफ्नो अस्तित्वको संरक्षण गर्दै यी जीवन प्रेरणादायी गीतहरू गाएका छन् अब कार्यक्रमको अन्त्यमा एउटा गीत राख्न चाहन्छु यस गीतको इतिहास जोडिन्छ नारायण गोपालको सांस्कृतिक संस्थानको महाप्रबन्धकको जीवनसँग नारायण गोपालले धेरै ठाउँमा अरूले बोलाउँदा गीत गाए नारायण गोपाल धेरै ठाउँमा अरूको अतिथि गायक भएर गए तर नारायण गोपालले जीवनमा एकपटक आफैले पनि कार्यक्रम आयोजना गरे सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा दुई हजार उनाचालिस साल पुष महिनामा त्यति बेला उनले दार्जीलिङबाट कर्मयोजन अरूणा लामा पेमा लामा शंकर गुरूङलाई बोलाए तर त्यस भीड़मा सबभन्दा नयाँ गायिकालाई पनि बोलाए ती गायिका थिइन् कुन्ती सुन्दास र त्यो कार्यक्रमको लगतै कुन्ती सुन्दास शिलाबहादुर मोक्तानसँग विवाह गरेर काठमाडौँ भागेर आए र उनलाई मीरा राणाले यी दुईको बिहा गराइदिए र यी दुवैको वैवाहिक जीवन काठमाडौँमा सफल भयो र कुन्ती सुन्दास र डेजी बराइलीको गायनको केही समयको ग्याप देखिन्छ तर डेजी बराइलीका पति चन्दन लम्जेलको शब्द र संगीतमा कुन्ती र डेजीको यो युगल स्वरले आजको अजर अमरलाई झगमक्कै बनाउँछ कृपामा सक्दिन बिर्सनु मैले आफै माया बसे ताब सक्दिन बिर्सनु मैले धेरै हाँसे धेरै रोए धेरै हाँसे धेरै रोए केही न मैले आफै माया बसे ताब सक्दिन बिर्सनु मैले माया बसे साबर सक्दिन बिर्सनु मैले मैले पनि सम्झेको थिइनँ पनि सम्झेको थिएन मैले माया लाउँछु भनेर मैले पनि सम्झेको थिइनँ उसले माया लाउँछु भनेर उसले पनि सम्झेको थिएन मैले माया लाउँछु भनेर यसै भयो कवीर मैले आफै मायामा चितामा सती आजको कार्यक्रमको बारेमा प्रसिद्ध संगीतकार हुतराज शर्माकी छोरी शर्मिला शर्माले लेख्नु भएको छ आजको टपिक त गजब छ महिला सम्बन्धी अञ्जली भाउजूको कन्सेप्ट जस्तो छ नि भनेर उहाँले सोध्नु भएको छ क्षमा चाहन्छु शर्मिलाजी अञ्जली भाउजू त काठमाडौँ बाहिर बसेर कतै यो कार्यक्रम सुन्दै हुनुहुन्छ होला सायद सुनिरहनु पनि भएको छ कि छैन मलाई त्यो पनि थाहा भएन क्षमा चाहन्छु मैले एकजना श्रोताको नाम भुलचुक कृष्ण भनेछु उहाँको नाम किसन ढुङ्गाना रहेछ किसनजी यहाँलाई पनि धेरै धन्यवाद र हिजो हामीले कार्यक्रममा कुबेर गर्तौला र ओमकार गर्तलाको कुरा गरेका थियौं गीतकार किरण खरेलले हामीलाई सच्याउनु भएको छ ओमकार गर्तोलाको डेढ़ वर्ष अगाडि निधन भइसकेको रहेछ हामी उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आजको यो वामा शक्तिका गीतको यो प्रसंगलाई यहीँ थाँती राख्दै आगामी बिहिबार फेरि सवा नौ बजे भेट्ने बाजा गर्दै सशिन्द्रले मलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज यही कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क अहिले रातिको दस बज्यो यो मुना चियाको समय हो हर उत्सव हर मौसममा मुना चिया